नमस्कार तथा शुभ प्रभात बिहानी हो साथसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षका मित्र रेजनसँगै आवाजबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्च र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छु कार्यक्रम सोपे बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत हुनेछन् भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत हुनेछ भने कार्यक्रमको चौथो यानिको अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्दै आइरहेका छौँ आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल जेठ महिना एकतिस गते शुक्रबार तदनुसार दुई हजार तेह्र जुन चौध तारिक ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथि रातभरि अश्लेषा नक्षत्र बिहान सात एघार बजे अपरान्त मघा नक्षत्र हर्षण योग राति नौ तेह्र बजे अपरान्त वज्र योग कौलभकरण आनन्दादि योगमा मृत्यु योग चन्द्रमा कर्कट राशिमा बिहान सात एघार बजे उपरान्त सिंह राशिमा बेला बिहान छ चालिस बजेसम्म यो यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ सुरुमा मेष राशि मेष राशि हुनेहरूका लागि नोकरीबाट आनन्दको अनुभूति गर्न सक्ने खालको समय रहेको देखिन्छ खानपिन राम्रो हुने खालको समय रहेको छ भने मित्र मिलनको समय रहेको छ तरल पदार्थको व्यवसाय फस्टाउने खालको दिन रहेको देखिन्छ त्यसै गरी कपडा थोक विक्रेता पनि राम्रै हुने खालको समय रहेको छ वृष राशिको लागि मिथुन राशि सबैबाट सन्तोषको वातावरण मिल्ने देखिन्छ तपाईँले गर्नुभएको काम अरू कसैले हेर्न सक्नेछन् भने सम्मान पुरस्कार आदि प्राप्त गर्ने खालको दिन आएको छ कर्कट राशि कर्कट राशिको लागि भने समय नराम्रो छैन भन्न मिल्दिन विरोधीहरू पनि तपाईँको कुरा गर्ने खालको समयमा रहेका छन् भने राम्रो तथा नयाँ कामको थालनी हुने देखिन्छ सिंह राशि केही राहत केही आहत गर्दा गर्दै समय बित्नेछ पुराना बाँकी काम धेरै हदसम्म पनि सम्पन्न हुने देखिन्दन विचार पुर्याउनुहोला कन्या राशि समयमा सुधार आउने देखिन्छ सन्तान तथा परिवारमा आनन्दको अनुभूति हुने देखिएको छ नयाँ नयाँ सामानको किनमेल गर्नुपर्ने देखिन्छ सामान्य व्यक्तिलाई त्यति छिट्टै विश्वास गर्नु राम्रो देखिन्न उपजस आउन सक्छ शरीरमा केही त्यस्तै पीडा हुने समस्या देखिन सक्छ स्वास्थ्यमा केही खराबी आउने खालको समय रहेको छ आहार विहार प्रति ध्यान दिनुभए काम एकदम बेस हुने खालको समय रहेको छ वृश्चिक राशिको लागि खानपानतिर अलि बढी ध्यान जाने देखिएको छ कतैको यात्राको योग रहेको छ भने तपाईँको आजको दिन सामान्य रहनेछ मकर राशि केही राहत माग्दैमा तपाईँको समय बित्ने खालको समय रहेको देखिन्छ बाँकी रहेको काम तपाईँको सबै सम्पन्न हुने खालको समय रहेको छ कुम्भ राशि तपाईँको आजको दिन सामान्य रहने देखिन्छ इष्टमित्रसँग रमाइलोको वातावरण मा रमाउने देखिन्छ भने स्वास्थ्यमा केही गडबडी देखिएको छ सावधानी अप्नाउनुहोला र अन्त्यमा मेन राशि र अन्त्यमा मेन राशि मेन राशि हुनेहरूका लागि तपाईँको दिन ठिकै रहेको देखिन्छ खानपिनतिर अलि बढी ध्यान जाने देखिन्छ पद प्रतिष्ठामा भने कमी आउने खालको समय रहेको भने देखिन्न विचार गर्नुहोला यो त रहे तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म विविध राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजेसम्म तपाईँ नेपाल चौधारी सुन्न सक्नुहुनेछ नौ बजेदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ सहकर्मी साथी प्रतीक्षाको साथमा एघार बजेदेखि एघार दससम्म अर्पण खबर एघार दसदेखि मध्याह बाह्र बजीसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा रहेर बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म ननिष्ठ बलिउड पुराना गीत सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजेसम्म तपाईँ चम्पा चमेली सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म अर्पण समाचार दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ बुद्धि कङ्क्रिट उद्योगले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजीसम्म कार्यक्रम अर्पण क्विज टाइम सुन्न सक्नुहुनेछ एटिच्युड मल्टिलर्निङ एकाडेमीले प्रायोजन गरेको साथी सुभाष ढकालको साथमा चार बजेदेखि चार दससम्म अर्पण खबर चार दसदेखि साँझ पाँच बजेसम्म विविध बालगीतहरू सुन्न सक्नुहुनेछ पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि छ बजेसम्म तपाईँ कार्यक्रम हमार आवाज सुन्न सक्नुहुनेछ साथै उर्मिलाको साथमा छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ शीतल इन्टरप्राइजेसले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा सात तिसदेखि आठ बजेसम्म साझा खबर आठ बजेदेखि आठ तिससम्म नेपालवाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ कार्यक्रम श्रुति सम्वेक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार र दस पन्ध्रदेखि एघार बजेसम्म खोलदुली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान पर्व विशेष र प्रवचनमाला लिएर फेरि तपाईँको माझमा भोलि बिहान ठिक चार बजेदेखि पाँच बजेसम्मको बिचमा उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात प्रभातवाणी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजेसम्म बाँडी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा भोलि बिहान सात पन्ध्रदेखि हुने नै छु यो थर यो कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छु कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरूतर्फ ह्याप्पी बर्थडे टु यु आज जन्मदिन पनि हुने तपाईँ सम्पूर्ण सम्पूर्णमा र आजको यो श्रृङ्खलामा भने हामीलाई जन्मदिनको शुभकामना रूपी पत्रहरू प्राप्त भइरहेका छन् त्यसो त शुभकामना रूपी शब्दहरू टेलिफोन मार्फत टिपाउनु भएको छ आज मिति दुई हजार सत्तरी साल जेठ महिना एकतिस गते शुक्रबारका दिन जैनपुर तिन निवासी गौरी अर्यालको आज परेको जन्मदिनको शुभ अवसरमा जन्मदिनको लाखौँ लाख शुभकामना दिन चाहन्छौँ भनेर लेख्नुहुन्छ मनु अर्यालले चैनपुरबाट हामीलाई टिपाउनु भएको हो शुभकामना दिनेहरूमा हुनुहुन्छ बुवा बलराम अर्याल आमा खिलकुमारी अर्याल त्यसै गरी दाईहरू मिलन अनि सुभाष भाउजू हुनुहुन्छ मनु मनु अर्याल दिदीहरूमा मिना शारदा भवानी साथै सम्पूर्ण अर्याल परिवार र रेडियो सहकर्मी साथीहरू ध्रुव ध्रुवराज लामिसानी र ध्रुवराज खनालले पनि शुभकामना दिनुभएको छ र हाम्रो तर्फबाट पनि शुभकामना रहन्छ गौरी अर्यालको आज परेको यो शुभकामना जन्मदिनको शुभकामनामा जन्मदिनको अवसरमा उहाँले चालेका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् सदैव उहाँको चाहना इच्छाहरू पुरा हुँदै जाउन् भन्दै शुभकामना दिन चाहन्छौँ र यही शुभकामना सँगसँगै भने हामी कार्यक्रमबाट छुटिनुपर्ने बेला भइसकेको छौँ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनिको आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता म सूर्य ढकाल पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ समय